केही आश थियो मुटुमा केही सास थियो सायद तिमीले पर्खनुमा पर्खाइको कुनै रा अपना पछी शिशिर पछियाउने बसन्त बहारमा कुनै रहा